र समाजले गरेका गतिविधिहरूको बारेमा समेत छलफल गरिएको क्षेत्रीय समाज गलकोटका सचिव झरबहादुर खत्रीले जानकारी दिनुभयो कार्यक्रम क्षेत्रीय समाज गलकोटका उपाध्यक्ष छुमबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ताराखोला गाउँपालिकामा स्वास्थ्य संस्थाको न्यूनतम गुणस्तर मापन एसपिएमएसएस को पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा स्वास्थ्य संस्थाहरूको गुणस्तर वृद्धि गर्नको लागि आवश्यक भौतिक पूर्वाधार र औषधि एवं औजारहरूको उपलब्धता को मूल्याङ्कन गरी त्यसलाई पूर्ति गर्ने योजना बनाइएको थियो कार्यक्रममा ताराखोला गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाका अध्यक्ष र प्रमुखहरूको उपस्थिति रहेको थियो कार्यक्रममा ताराखोला गाउँपालिका वार्ड नम्बर एकका वडा अध्यक्ष एम्बा एमबहादुर सिरिस वडा नम्बर तिनका वडा अध्यक्ष डिलबहादुर बस्नेत वार्ड नम्बर चारका वडा अध्यक्ष जितबहादुर खत्री वार्ड नम्बर पाँचका वडा अध्यक्ष रामबहादुर खत्रीले मन्तव्य राख्नुभएको थियो कार्यक्रम गुणस्तरीय स्वास्थ्य सेवा प्रवास तथा स्वास्थ्य संस्थाहरूको व्यवस्थापन सुदृढीकरण समितिका सदस्य एवं ताराखोला गाउँपालिका वार्ड नम्बर दुईका अध्यक्ष भद्रबहादुर घरतीको अध्यक्षता स्वास्थ्य शाखा प्रमुख उदीप थापा मगरको स्वागत तथा कम्युनिटी नर्स निता घरती मगरको सञ्चालनमा सम्पन्न भएको थियो बराखोला आधारभूत विद्यालय ताराखोला गाउँपालिका वडा नम्बर तिनमा न्यानो कपडा वितरण गरिएको छ विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बाह्रजना विद्यार्थीहरूले न्यानो कपडा वितरण गरिएको विद्यालयले जनाएको छ जाडोको समयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि शिक्षक शिक्षिकाको व्यक्तिगत सहयोगमा पन्ध्र हजार बराबरको न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक झम्पुनले जानकारी दिनुभयो पुनका अनुसार बाह्रजना विद्यार्थीहरूले ज्याकेट पन्जा ट्राउजर लगायतका न्यानो कपडा वितरण गरिएको थियो कार्यक्रम बडाखोला आधारभूत विद्यालयका व्यवस्था विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णलाल ढकालको अध्यक्षता प्राध्यापक जम्पुन शिक्षक भरत विष्ट शिक्षिका गीता गौतमको स्वागत मन्तव्य तथा शिक्षिका रिता थापाको सञ्चालनमा सम्पन्न भएको थियो नेपाली काङ्ग्रेस गलकुट नगरपालिका वार्ड नम्बर तिन र चारको संयुक्त आयोजनामा नुवाकोटमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ गलकुट नगरपालिका वार्ड नम्बर चार नुवाकोट निवासी नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य एमबहादुर मल्लका पूजनीय श्रीमान स्वर्गीय गुप्त बहादुर मल्लको नवौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो श्रद्धाञ्जली सभामा गलकुट नगरपालिका वार्ड नम्बर तिनका वडा अध्यक्ष एवं नेपाली काङ्ग्रेस गलकुट नगरपालिका वार्ड नम्बर तिनका सभापति बिरजङ भण्डारी नेपाली काङ्ग्रेस गलकुट नगरपालिका वार्ड नम्बर चारका सभापति ओमबहादुर भण्डारी गलकुट नगरपालिका वार्ड नम्बर चारका वडा अध्यक्ष बलबहादुर खत्री लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरूले स्वर्गीय मल्लले पार्टीको लागि अतुलनीय योगदान पुर्याएको भन्दै मल्लको असामयिक निधनले सिङ्गो पार्टी नै स्तब्ध रहेको बताएका थिए श्रद्धाञ्जली सभा नेपाली काङ्ग्रेस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 भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड उन्नाइस फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो कोरोनाको लक्षण देखिएपछि सब सङ्कलन गरी पिसिआर परीक्षण गर्दा उनीहरूले संक्रमण पुष्टि भएको फोकल पर्सन घिमिरेले बताउनुभयो उनीहरूले आइसोलेसनमा राख्ने तयारी भइरहेको घिमिरेले जानकारी उनीहरूले आइसोलेसनमा राखिएको घिमिरेले जानकारी दिनुभयो आज बिहान बागलुङ नगरपालिकाका चारजनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो बागलुङमा अङ्ग्रेजी वर्षको पछिल्लो एघार महिनामा त्रिचालिसवटा घरेलु हिंसाका घटना भएका छन् मानव अधिकारवादी संस्थाहरूले तयार पारेको तथ्याङ्क अनुसार घरेलु हिंसाको शिकार महिला तथा बालबालिका हुने गरेका छन् हिंसामा परेको उजुरी आएका मध्ये छब्बिसवटा घटनामा मिलापत्र भएको छ सामाजिक र पारिवारिक रूपमा अन्धविरोध अन्तर्विरोध सिर्जना नहोस् भनेर प्रहरीले मिलापत्र गराउने गरेको छ घरेलु हिंसाकै नौवटा घटना जिल्ला अदालत बागुङमा मुद्दाको रूपमा दर्ता भएका छन् पछिल्लो वर्षका कुनै पनि मुद्दाको फैसला भएको छैन जिल्ला अदालत बागलुङका अनुसार मुद्दाका प्रतिवादीहरू धरोटी र तारेकमा रिया भएका छन् पछिल्लो पटक भएका आठवटा घरेलु हिंसाका घटना मुद्दा दर्ताको प्रक्रियामा रहेको प्रहरीको तथ्याङ्क रहेको छ प्रहरीले सरकारी वकिल कार्यालयको सहायतामा मुद्दा दर्ता गर्ने गरेको छ अघिल्लो वर्षको तुलनामा यो वर्ष बागलुङमा मानव अधिकार हननका घटनामा कमी आएको छ कोरोना महामारीका कारण भएको लकडाउन र त्यस यता कोरोनाले पारिरहेको प्रभावका कारण घटनामा कमी आएको सरकारवाला बताउँछन् गत वर्ष सोही अवधिमा बागलुङमा एक सय एघारवटा मानव अधिकार हननका घटना भएका थिए अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागलुङले तयार पारेको तथ्याङ्क हेर्ने हो भने यो वर्ष छ्यासठीवटा घटना भएका छन् जसमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका घटना रहेका छन् महामारीको समयमा घरेलु हिंसा थप बढेका छन् तर खुलेर आएनन् इन्सेक बागुङका प्रतिनिधि सिर्जना पन्तले बताउनुभयो यो समय विशेष गरी महिला र बालबालिकाका लागि सकसपूर्ण रह्यो बाल अधिकार उल्लङ्घनका घटना मात्रै छवटा भएका छन् बलात्कार तथा यौन दुर्व्यवहारका चार बाल विवाह एक अपहरण तथा शरीर बन्धक एक बलात्कार तीन वैवाहिक बलात्कार एक बलात्कार प्रयास दुई बहुविवाह चार परिवारजनबाट हत्या एक सामाजिक तथा सांस्कृतिक अधिकारको उल्लङ्घन एक राजनीतिक अधिकार चार र गाली बेजेतीका एक घटनाको उजुरी भएको प्र प्रहरीको तथ्याङ्क रहेको छ मानव अधिकारको रक्षा र प्रयोगका लागि नागरिक आफै सचेत हुन जरुरी छ प्रमुख जिल्ला अधिकारी सुरेश नेउपानेले भन्नुभयो जिल्लामा भएका मानव अधिकार उल्लङ्घनका घटनालाई कम गर्ने प्रयास भइरहेको छ मानव अधिकार वर्ष पुरस् पुस्तकका पुस्तकका लागि तयार भएको तथ्याङ्कमा आत्महत्या दु दुरुत्साहन र लकडाउनको बेला भएका खान लगाउन र बस्न पाउने अधिकार उल्लङ्घनका घटनाको भने तथ्याङ्क समावेश छैन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेकपा बागलुङका सह इन्चार्ज मनकुमारी केसी नेकपा बागलुङका सचिव ज्ञाननाथ गैरी नेपाली काङ्ग्रेस बागलुङका सभापति दिपेन्द्र थापा प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठ अन्तर्पार्टी महिला सञ्जालका संयोजक कुसुमबुढा लगायतले सुझाव राख्नुभएको थियो मालपोत कार्यालय बुर्तिवाङमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ मालपोत अधिकृत सहित बाह्रजना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा आठजना कर्मचारीले काम चलाउनु पर्ने बाध्यता रहेको छ अनलाइन सिस्टम र हार्ड कपी समेतमा काम गर्नुपर्ने तर दरबन्दी अनुसार कर्मचारी नहुँदा समस्या भएको मालपोत अधिकृत दिलबहादुर केसीले बताउनुभयो नायब सुब्बामा तीनजनाको दरबन्दी रहे पनि सबै पद रिक्त भएको रहेको छ कम्प्युटर अपरेटरको दरबन्दी रहे पनि हालसम्म पद पनि रिक्त रहेको छ हाल एकजना कार्यालय प्रमुख सहित तीन खरिदार एक सहलेखापाल र तीन कार्यालय सहयोगीको भरमा सबै सेवा चलिरहेको छ अर्कोतर्फ भाडाको भवनमा सञ्चालन भएको मालपोत कार्यालयमा अपाङ्गता भएका सेवाग्राही मर्कामा परेका छन् मालपोत कार्यालय निजी भवनको तेस्रो तथा चौथो तलामा रहेको छ जसको कारण अपाङ्गता भएकाहरूलाई समस्या रहेको छ मालपोत कार्यालयमा आर्थिक गतिविधि पारदर्शी नभएको भन्दै देशैभर बैङ्किङ प्रणालीमा जाने भने पनि बुर्तिबाङ मालपोत कार्यालयमा यो सम्भव भएको छैन कर्मचारी तथा मालपोत कार्यालय स्थापन स्थानको समेत समस्या भएको कारण बैङ्कमा लगेर काउन्टर बनाउँदा जनताले शास्ति हुने निजी घरमा बैङ्कको काउन्टर नआउने भएकोले थप समस्या भएको अधिकृत केसीले दावी गर्नुभएको छ मालपोत अधिकृत केसीले भन्नुभयो जनताले दुःख नहोस् भनेर बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म काम गरिरहेका छौ मुद्दा निवेदन सूचनाको काम तथा बिहान काम त बिहान गरेर सक्छ दैनिक बिस र पच्चिसजना से बढी सेवा ग्राहरी कार्यालयबाट सेवा लिँदै आएका छन् जग्गा रजिस्ट्रेसन पास गर्न बडीघाट गाउँपालिका दुईबाट बुर्तिबाङ पुग्नुभएका रोनमाया छन्त्यालले भन्नुभयो दस बजे अगाडि नै कार्यालय आएकी थिए तर हिजोकै पाँचजना रहेछन् आज काम सकिएन फेरि भोलि आउनुपर्ने भयो कर्मचारी अभावकै कारण समस्या भएको भन्दै मालपोत अधिकृत केसीले भूमिका व्यवस्था तथा अभिलेख विभागसँग समन्वय गरेर कर्मचारी पठाउने कुरा भएको तर कर्मचारी नआइसकेकोले समस्या भइरहेको दावी गर्नुभएको छ बागलुङ पश्चिमका ढोरपाटन नगरपालिका निसिकोला गाउँपालिका तमानखोला गाउँपालिका र बडीगाँध गाउँपालिकाको जनताले मार्फत कार्यालय बुर्तिमाङबाट सेवा लिँदै आएका छन् खबरसँगै साँझ सात बजेको गलकुत खबरका कामी अन्तमा अन्तमा शीर्ष खबर पुनः एकपटक क्षेत्री समाज गलकुटको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न ताराखोला गाउँपालिकामा स्वास्थ्य संस्थाको न्यूनतम गुणस्तर मापनको पहिलो दिनको कार्यक्रम सम्पन्न बडाखोला आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गलकुट नगरपालिका नम्बर चारमा श्रद्धाञ्जली सभा सम्पन्न र धौलागिरी अस्पतालका दुईजना स्वास्थ्यकर्मी सहित थप सातजनालाई कोरोना संक्रमण बागलुङमा मिलापत्रमै टुङ्गिन्छन् घरेलु हिंसाका घटना एनएबीबीट खबरसँगै साँझ सात बजेको गलकुट खबरमा खबरक्रम सकियो यसपछि तपाईँ साढे सात बजे सेएनको साझा खबर आठ बजे नेपाल दर्पण र पाउने नौ बजे बिबिसी नेपाली सेवाको सन्ध्याकालीन प्रसारण सुन्न सक्नुहुनेछ भने स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गलकुत खबर लिएर आउनेछौँ खबर कक्षीबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार